भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे आज पनि एकल कविता वाचन लिएर आइपुगेका छौं आजको एकल कविता वाचनमा मसँग लयबद्ध कविताहरू लिएर आउनुभएको छ बझाङका केशवराज जोशी उहाँ छन्दमा कविता लेख्नुहुन्छ र यत्तिकै कविता कोर्दाखेरि प्रायः लयमा कोर्नुहुन्छ यतिसम्म मात्र मैले बुझेको छु योभन्दा बढी उहाँहरू के गर्नुहुन्छ कसो गर्नुहुन्छ धेरै डिटेल थाहा छैन उज्यालोकै एकजना साथी मार्फत मैले उहाँलाई चिन्ने मौका पाएँ स्टुडियोमा पस्नुभन्दा अगाडि पाँच मिनटदेखिको मात्रै हाम्रो चिन्जान ब्याचलरमा जर्नालिजम पढ्नुभएको र अहिले सोसियोलोजी गर्दै हुनुहुन्छ मास्टर्स सोसियोलोजीका विद्यार्थी स्वागत छ केशवराज जोशीजी तपाईँ धन्यवाद दाजु कविता लेख्नुहुन्छ हजुर जर्नालिजम पढ्नुभयो अहिले सोसियोलोजी पढ्दै हुनुहुन्छ हुन त मेजर नेपाली नै पढ्नेले मात्रै कविता लेख्नुपर्छ भन्ने के छ र <laughs> मेजर नेपाली पनि पढेँ पढ्नुभयो हजुर ब्याचलरसम्म ब्याचलरसम्म पढ्नुभएको नेपाली र जर्नालिजम गर्नुभएको तर तपाईँले भन्नुभयो जस्तै नेपाली पढेर मात्र कविता लेखिन्छ भन्ने चाहिँ होइन त्यसको सम्बन्ध हुँदैन त्यसको रुचि कति छ भन्ने महत्त्वपूर्ण हो त्यसो त साइन्स पढ्ने हो डाक्टर इन्जिनियरहरूले पनि कविता कति मिठो लेख्नुहुन्छ ठिक भन्नुभयो ठिक भन्नुभयो अनि अब कुराकानी त हामी गर्छौँ नै मुख्य त कविताको तपाईँको आवाज मैले अब वाचनमा सुनेको छैन यत्तिकै <laughs> बोल्दाखेरि मिठो मिठो छ जस्तो लागिरहेको छ धन्यवाद वाचनबाटै सुरु गर्छु कुन कुन सुनाउनुहुन्छ लोकतन्त्र यो देशमा लोकतन्त्र छैन भन्छु म अब सहमत हुने नहुने यहाँहरूको कुरो अथवा हाम्रा श्रोताहरूको कुरो लोकतन्त्र सुधार खै कहाँ भयो विकार खै कहाँ गयो समाज स्वच्छ खै कहाँ निसाफ खै कहाँ छ त्यो विकासको निकासको कहाँ छ मूल मन्त्र खै विकासको निकासको कहाँ छ मूल मन्त्र खै कहाँ छ उच्च चेतना कहाँ छ लोकतन्त्र खै कहाँ छ उच्च चेतना कहाँ छ लोकतन्त्र खै थिए अनन्त चाहना बने अथाह योजना भए प्रयत्न त्यत्तिकै उठेन जिन्दगी अझै अभावका दबाबका तनावका कथा उनै अभावका का तनाब का कथा उन्हें उही कठोर जिंदगी कहाँ चलोक तंत्र खई उही कठोर जिंदगी कहाँ चलोक तंत्र खई रहे झुंड झुंड माँ विशाल जाल जाल माँ चली रहे चचाकड़ी सदा बहार शर्बदा कहाँ घटेर माकुरा कहाँ हटेर जाल नहीं कहाँ घटेर माकुरा कहाँ हटेर जाल नै उठ्यो नबीन दासता कहाँ चलोक तंत्र खै उठ्यो नबीन दासता कहाँ चलोक तन्त्र खै हिमालयमा पहाडमा मधेससम्म फाँटेमा कहाँ उठेर चोपडी कहाँ हट्यो र अन्धता अझै विभेद उत्तिकै अझै निषेध उत्तिकै अझै विभेद उत्तिकै अझै निषेध उत्तिकै छत्रासदी जताततै कहाँ छ लोकतन्त्र खै विधान मानहीन भो हुँदा सबै निरङ्कुशा न खोज बन्न देवता बने हेर मानुष विधान मानहीन भोहुदा सबै निरङ्कुशा न खोज बन्न देवता बने रहेर मानुष नहाक आसमान त्यो लवर लयै जमिनमै नहाक आसमान त्यो लवर लयै जमिनमै छ देश अन्धकारमै कहाँ छ लोकतन्त्र खै स्वतन्त्रता जवाफ देहिता अनि अपार पारदर्शिता बहार शादगी स्वतन्त्रता शमानता देहिता अनि अपार पारदर्शिता बहार शादगि र अन्य मूल्य मान्यता विशेषता समेतको र अन्य मूल्य मान्यता विशेषता समेतको सगर्भ भन्न पाइयोस् यही छ लोकतन्त्र त्यो सगर्भ भन्न पाइयोस् यही छ लोकतन्त्र त्यो म त टक्क परे तपाईँले लगभग पाँचदेखि छ मिनट लगाउनु भयो यो कविता पढाउँदा मलाई एकछिन पनि आँखा पनि झिमिक्क भएन अल्छी लाग्दै लागेन पटक्कै हेरिरहँ जस्तो नसिद्धि हुन्थ्यो जस्तो भयो थियो छ मैले ठिक घडी हेरेँ छ मिनट साढे पाँच जति मिनट तपाईँले यो कविता पढ्नुभयो <laughs> खुसी लाग्यो दाजु तपाईँको बोली छ नि नटुङ्गियोस् भन्ने जस्तो रेडियो सुन्ने त्यस्तो खालको अनुभव भयो अनि बझाङ मलाई अब सोध्न मन लाग्यो तपाईँको बझाङको कुन ठाउँमा घर बझाङ बुङ्गल खिरातडी भन्ने कस्तो छ गाउँ छ डाँडा काँडा छ अग्लो छ समथर छ गहिरो छ के छ हाम्रो अलि उपत्यका उपत्यका जस्तो तम्तोली गाउँ हो बिचगडा भन्ने ठाउँ छ हाम्रो उपत्यका उपत्यका टाइपको छ नदी कहिलेकाहीँ यसो नदी किनारतिर घुम्न जाने अथवा गाईबस्तुलाई घाँस काट्ने केही कामहरू खेतीपातीको कामहरू गर्नुभएको छ सब थोक गरियो यस तपाईँको कविता सुनिरहँदा चाहिँ एक्लै कहिलेकाहीँ कृषक काम गर्दै गर्दा एक्लै छु ठुलो फाँटमा र अनि एक्लै बसेर यो पञ्चचामरमा यसरी चाहिँ कविता सुनाइरहने र अनि परबाट श्रोताले सुनिरहने हो भने त कति मिठो सुनिन्छ होला है जस्तो तपाईँले चाहिँ त्यति मिठो लयमा सुनाउनु भयो यो लय कहाँबाट टिप्नु भयो लय यस्तो भयो हामी ब्राह्मणहरू यद्यपि म ब्राह्मणवादमा चाहिँ विश्वास गर्दिनँ र पनि अब बाहुनको जन्मजात बाहुन हो जन्मजात बाहुन हुँदाखेरि हामीहरूलाई फाइदा के हुँदो रहेछ भने आधुनिकीकरणको युगमा हामीहरूले जति धेरै पुराना कुराहरूलाई सरापे तापनि नयाँ कुराहरूलाई स्वीकार गर्नुपर्छ पुरानालाई छाड्नुपर्छ भने पनि पुराना कुराहरूको एउटा फाइदा चाहिँ के हुँदो रहेछ भने म बाहुन परिवारमा जन्मिएको मे जन्मिनुको मेरो फाइदा भनेको रामायण महाभारतहरू कृष्ण चरित्रहरू थिए हामीहरू पढ्थ्यौँ बच्चैदेखि म कक्षा चारमा पढ्दादेखि नै महाभारत पढ्थेँ त्यो समयमा मैले टुङ्ग्याएँ नै पाँचमा पढुन्जेलसम्म मैले महाभारत टुङ्ग्याएँ अठारै अध्याय अनि त्यो पढ्दै गर्दाखेरि अनि गीताहरूको हाम्रो घरमा पाठ पूजाहरू हुन्छ चण्डीहरू रुचिहरू त्यो लय कुन बेला पस्यो थाहा भएन र तिनै लयहरू सम्झिन्छु कहिलेकाहीँ गुनगुनाउँदै गर्दाखेरि बाटोमा हिँड्दै गर्दाखेरि जुनसुकै काम गर्दै गर्दाखेरि कुनै लय आयो भने टक्क लेख्छु पहिला त्यसपछि मात्र मलाई थाहा हुन्छ कि यो यो छन्दमा हुनुपर्छ भनेर ए अनि पहिले छन्द थाहा पाएर गर्नुहुन्न लय मिल्न थालेपछि अनि लेख्ने र अनि ट्याली गरेर हेर्ने कुन सूत्रमा लाग्यो हजुर हजुर बडा रमाइलो है रमाइलो बानी अरू सिक्न खोज्नेहरूलाई पनि सजिलो हुने गरी बताइदिनु भयो अब कुन यो कस्तो हुन्छ भने गुनगुनाउँदै गर्नेहरूका लागि छन्द चाहिँ मिलेर आउँदो रहेछ नत्र गुनगुन नै निस्किँदैन होइन त्यो प्रश्नसँग नाद बनेर आउनको लागि त सूत्र चाहियो त्यो सूत्र मिलेको हुन्छ बडा मिठो गरी सजिलो गरी बुझाइदिनु भयो तपाईँको केशवराजी अर्को कुन सुनाउनुहुन्छ अर्को मुटुको सिमाना भन्ने छ यो गुनगुनाउँदाखेरि अलिकति समस्या होला म त्यत्तिकै भन्छु मुटुको सिमाना जसै खुम खुम्चिँदै जान्छ जान्छन् जसै फैलिए फैलिँदै जान्छ यो मन जसै खुम खुम्चिँदै जान्छ जान्छन् जसै फैलिएँ फैलिँदै जान्छ यो मन कहाँसम्म भित्ता कहाँसम्म छाना कहाँसम्म भित्ता कहाँसम्म छाना कहाँसम्म हो यो मुटुको सिमाना कहाँसम्म हो यो मुटुको सिमाना परिवार राख्दा पनि ठिक्क ठाउँ र सामान्य तन्काईमै अट्छ गाउँ अझै फैलिँदा देश वा विश्व साना कहाँसम्म हो यो मुटुको सिमाना बताऊ ठिकै हो कि बेकार रोज्छु म त्यो डुकडुकीको समाचार खोज्छु कतै काम केही नहोस् बाध्यतामा कहाँसम्म हो यो मुटुको सिमाना असल भावनाका सबै प्रिय लाग्छन् गलत चाहनाका सबै दुष्ट लाग्छन् नाफन्त मेरा नकोही बिराना कहाँसम्म हो यो मुटुको सिमाना गुनासा रहेमा छ यो कष्टदायी गुनासा हटेमा छ आनन्ददायी यही जिन्दगानी यही जेल खाना गुनासा रहेमा छ यो कष्टदायी गुनासा हटेमा छ आनन्ददायी यही जिन्दगानी यही जेल खाना कहाँसम्म हो यो मुटुको सिमाना कहाँसम्म हो यो मुटुको सिमाना खस भाषा जान्नुहुन्छ खस भाषा भनेको हाम्रो उतातिर बोल्ने नेपाली भाषा हामी घरमा त्यही भाषा बोल्छौँ बोलिरहनु काहीँ त्यसमा पनि लेख्न मन लाग्दैन छन्द कविता त्यही त त्यो बानी चाहिँ परेन नेपालीमै बानी पऱ्यो मैले बझाङमा बसेँ भनेर भने बझाङमा मेरो दस वर्षको उमेरसम्म मात्र बसाइरह्यो त्यसपछि म महेन्द्रनगर तर पनि मदर टङ त छ नि भेट भएपछि सट्टै त्यही आइहाल्छ होइन हामी घरमा आफ्नै परिवारभित्र आफन्तभित्र समय अझ हामीहरूको सुदूरपश्चिमतिरको साथीहरू भेट्छु उहाँहरू तपाईँको उहाँको टोन आयो भन्दाखेरि अप्ठ्यारो मान्नुहुन्छ हस्किनुहुन्छ मलाई लाग्छ त्यो गर्व गर्ने ठाउँ हो त्यो त हामीलाई सिक्न रहर लागिरहेको हुन्छ ठिक भन्नुभयो त्यो सम्पत्ति हो मलाई चाहिँ उतातिर मान्छेहरू भेट भयो भने त्यही भाषा बोल्न मजा लाग्छ मलाई चाहिँ कसैले बोलिरहे सुनिरहन खुब रमाइलो लाग्छ <laughs> हजुर साह्रै रमाइलो भइरहेको छ मलाई त तपाईँको अनुभव सुन्दा अनि यो गर्दा पनि मलाई बजाङतिरै फेरि पुग्न मन लागिरह्यो आफू नपुगेको ठाउँ भएर पनि होला साह्रै लोभ लाग्छ क्या झन् त्यो धित बसिरहँदो रहेछ मनमा त्यहाँ कविता लेख्ने तपाईँ जस्तै कविता लेख्ने सर्कल छ तपाईँले दस वर्षसम्म मात्रै त्यहाँ बस्नुभयो भनेपछि त तपाईँ फड्को मार्नुभयो अन्तबाट सिक्नुभयो कविता त्यहाँबाट सिक्नु भएन मैले लेख्न त चाहिँ सानैमा लेख्थेँ तर त्यति राम्रोसँग चार चार कक्षामा पढ्दै गर्दाखेरि मैले डर शीर्षकको कविता लेखेँ यति शीर्षक थाहा छ अनि र साथीलाई सुनाएको त्यो अलिकति धमिलो सम्झना छ र मैले अलिकति सिद्धान्तहरू बुझेर यसरी लेखिन्छ कविता भनेर स्वरूप थाहा पाएको नौ दसमा पढ्दाखेरि हो र त्यसमा गजल लेख गजल लेखनमा चाहिँ तपाईँको पनि भूमिका छ तपाईँले एचपिसिएफएममा बुलबुल चलाउनुहुन्थ्यो त्यो सुन्दै मैले गजल चाहिँ त्यहीँबाट सिकेको त्यति बेला तपाईँ काठमाडौँ आइसक्नु भएको थियो आइसकेको थिएँ अनि त्यो हुँदाखेरि अब बझाङतिर कस्तो छ भन्ने भन्दा पनि यहाँ अहिले देख्छु म बझाङका साथीहरू राम्रो राम्रो लेखिराख्नु भएको छ भेटघाट हुन्छ पहिला त मेरो भेटघाट त त्यति साह्रो भएन तर हाम्रो डेउडा भन्ने साहित्य छ जुन माटोबाटै निस्क्यो जसमा माटोको सुगन्ध छ र ठाडी भाका भन्छ डेउडा भन्छ त्यसमा धेरै मिठास छ यो भाषालाई खस भाषा भाकालाई देउडा भाका अथवा नाचलाई देउडा नाच होइन त हजुर खस भाषा त अब तपाईँ हामीले बोल्ने सबै खस भाषा भयो तपाईँले बोल्ने तर सुदूरपश्चिमको खस भाषा चाहिँ अलग यो अब किन बजाङको छुट्टै छ अरू क्षेत्रको अलिक अलग अलग छ फेरि त्यो सबैतिर मिल्दैन त्यो भएपछि सिन्जाबाट अब यो नागराजले सुरु गरेको भनेर भनिन्छ होइन एकमुष्टमा भन्दा हामीले के भाषा भन्ने त हाम्रो अब भिन्न भिन्न छ तर अहिले भाषिकामा चाहिँ हाम्रो डोटेली भनेर चाहिँ राखेको म पाउँछु डोटेली र फेरि अरू क्षेत्रको अलिक फरक पनि छ छैन त छ होइन बझाङमै बझाङमै पनि माथिल्लो बझाङमा अर्को भाषा छ र म बस्ने बझाङमा अलिअलि बैतडीसँग मिल्ने टाइपको छ ए अब हामी कुराकानी अलिक लामो भयो मिठो भइरहेछ कुराकानी सुन्न चाहिँ तपाईँको तर मैले कवितातिर लैजान्छु हुन्छ कुन कविता सुनाउनुहुन्छ कापी मजाले फिँजेर बस्नु भएको छ कविता प्रशस्तै छन् कुन पढौँ कुन पढाउँदो होइन ठिक छ मन मन शीर्षकको भर्खरै मुटु पढियो है दाजु मनमा जान्छु म अब हजुर हजुर मलाई के लाग्यो भने यो बोलीहरू धेरै जसो चाहिँ झुटो पनि हुन्छ झुटो बोल्नेले नि यही कुरो बोलेको हुन्छ हामीले नि यही बोली बोल्छौँ अब मैले विकल्प खोजेँ र विकल्प कस्तो छ मन झुटो जगेको झुट मिठो भाषा छोडन बोलौं जोडौं मनका तार पर कायम हो संचार निरन्तर अब मन खोलौं अब मन खोलौं मन निर्मल होस् मन कोमल होस् मन आफैमा गङ्गा जल होस् मनमा सुन्दर भाव जगाऊ मन टल्काऊ मन टल्काऊ मनले छामौ मनका घाउ मनले मनमा मलम लगाऊ मनलाई मनले सम्झाऊ मन न दुखाऊ मन न दुखाऊ मन को मनको आँगनमा मुस्काऊं मनले का द्वार खुलाऊं लाई मन भित्र सजाऊं मन अपनाऊं मन अपनाऊं मन भन्दा पर जीवन छैन मन भन्दा पर जीवन छैन मन भन्दा पर मृत्यु हुँदैन मन भन्दा पर जीवन छैन मन भन्दा पर मृत्यु हुँदैन मनलाई मन मुग्ध गराऊ मनलाई मन मुग्ध गराऊ मन ठम्याउ मन ठम्याउ जति खुम्चन्छौ उति नासिन्छौ जति फैलन्छौ उति बाँच्नेछौ मन विस्तीर्ण विशाल बनाऊ मन विस्तीर्ण विशाल बनाऊ मन फैलाऊ मन फैलाऊ मनले मन मातान पठाऊ मनले मन का तार चलाऊ मनले मन मातान पठाऊ मनले मन का तार चलाऊ मन झन नन झङ प्रेत तुल्याऊ मन झन नन झङ प्रेत तुल्याऊ मन घन मन घन मन सङ्लोष्टि बन छ मनमा कै दुनियाँ बन्छ मनले मन जागृति फैलाऊ मनले मन जागृति फैलाऊ मन दौडाउ मन दौडाउ मन दौडाउ मन दौडाउ साह्रै मिठो कति मोहनी लाउने स्वर तपाईँको धन्यवाद दाजु कविता भन्दा ज्यादा भयो फेरि मको अनुप्रास कति मजाले मिलाउनु भएको मन नै मन प्रयोग गरेर म भन्ने अक्षरलाई राखेर रा। साह्रै मिठो गरी सुनाउनु भयो केशवराज जोशी बझाङका कवि आज हामीसँग हुनुहुन्छ उहाँ सोसियोलोजीमा स्नातकोत्तर गरिरहनु भएको छ त्यसै गरी जर्नालिजम पत्रकारितामा स्नातक सक्नुभएको छ नेपालीमा पनि स्नातक गर्नुभएको छ उहाँले र आज केशवराज जोशीका कविता सुन्दै हामी उहाँसँग कुराकानी गरिरहेका छौँ यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ आजको एकल कविता वाचनमा हामीसँग कविता सुनाइरहनु भएको छ बझाङका कवि केशवराज जोशीले उहाँले हामीलाई तिन चारवटा कविता सुनाउनु भयो साह्रै मिठा लयबद्ध कविताहरू उहाँको सुन्न पाइएको छ कतिपय मान्छेले राम्रा कविता लेखेर पनि स्वर राम्रो हुन सक्दैन कतिपयको चाहिँ स्वर र कविता दुवैले साथ दिइरहेको हुन्छ केशवराज जोशीजी स्वर मिठो भएका कविहरूमध्ये पर्नुहुन्छ भनेर मैले आजको कार्यक्रममा भने भने अत्युक्ति हुँदैन होला केशवराजजी मैले कुराकानीको क्रमलाई जोड्दै पनि लैजाउँला तर कवितातर्फै डोराउँछु तपाईँलाई हुन्छ दाजु हाम्रो भयो दुर्गति सातुर विकृति यही कार्यक्रमको लागि भनेर अलिकति बल दिएर म आफूलाई खासै बल दिन्न कविता तयार भयो भने लेख्छु तर आज चाहिँ बल दिएर लेखेको कविता हाम्रो भयो दुर्गति अरे काकै घर धाउने र अरूकै खाने अनि लाउने अरे काकै गुण गाउने र अरूकै आदर्श भट्याउने भिक्षा पात्र बनाउने हरघडी थाप्ने मिलेको जति आफ्नो खेत नबाउने चलनले हाम्रो भयो दुर्गति आफ्नो खेत नबाउने चलनले हाम्रो भयो दुर्गति हाम्रा स्रोत अथाह छन् मुलुकमा छन् लाख सम्भावना हुन्छन् पूर्ण अवश्य नै निकटमै हाम्रा सबै चाहना पल्टेरै गफ मात्र भो नगर हो हे देशका सारथी आशा मात्र जगाउने चलनले हाम्रो भयो दुर्गति आशा मात्र जगाउने चलनले हाम्रो भयो दुर्गति आफ्नो मौलिकता भुलेर अरूको लाग्यौं पछाडि सधैं के पायौं परको लिएर घरको आधार भत्काउँदै आफ्नो मौलिकता भुलेर अरूको लाग्यौं पछाडि सधैँ के पायौं परको लिएर घरको आधार भत्काउँदै हेर्नु पर्छ नि छिर्नलाई भुसुना तयार छन् के कति हेर्नु पर्छ नि छिर्नलाई भुसुना तयार छन् के कति धेरै नै मुख बाउने चलनले हाम्रो भयो दुर्गति धेरै नै मुख बाउने चलनले हाम्रो भयो दुर्गति हे मेरा मुखिया गरीब जनको खाली छ थाली यहाँ गाउँमा सपना लिएर कसरी हिँड्थ्यौ छ कि सम्झना हे मेरा मुखिया गरीब जनको खाली छ थाली यहाँ गाउँमा सपना लिएर कसरी हिँड्थ्यौ छ कि सम्झना झुप्राको दुःख वेदना सब भुली बिर्सेर भोको गति आफू टन्न अघाउने चलनले हाम्रो भयो दुर्गति मेरो ईश्वर कर्ममा चमनको मैलो पखाली कना, मेरो ईश्वर कर्ममा छ मनको मैलो पखालिकन राम्रो मार्ग समाउँछु यही बनोस् ईश्वरको वन्दना राम्रो मार्ग समाउँछु यही बनोस् ईश्वरको वन्दना आऊ कर्म गरौं पवित्र मनले छाडौं सबै चाकडे आऊ कर्म गरौं सफा मनले आऊ कर्म गरौं पवित्र मनले छाडौं सबै चाकडी ठाडौ चन्दन लाउने चलनले हाम्रो भयो दुर्गति ठाडो चन्दन लाउने चलनले हाम्रो भयो दुर्गति हाम्रो भयो दुर्गति नि त शीर्षकै हजुर बडा रमाइलो मिठो कविता शार्दुल विक्रीडितमा सुन्यौँ हामीले तपाईँले कविता लेख्न थाल्नुभएको निकै भयो चार कक्षामा पढ्दा लेखा त कुरा गरिहाल्नु भयो तर स्थापित रूपमा स्थापित रूपमा साथीभाइको माझमा हजुर नौ दसमा पढ्दै गर्दाखेरि म कक्षामा पनि हाम्रो नेपाली पढाउने सर राजेन्द्र अधिकारी हुनुहुन्छ उहाँको क्लासमा प्राय मैले तपाईँ दस वर्षसम्म बजाङ बसेँ भन्नुभयो त्यसपछि कहाँ जानुभयो त्यसपछि तराई बसेँ म स्कुलिङ तराईबाटै भयो तराई कहाँ हुनुहुन्थ्यो तराईमा महेन्द्रनगर कञ्चननगर हजुर त्यहाँबाट स्कुल सक्नुभयो हजुर चार वर्ष जति म त्यहाँ बसेँ अनि प्लस होइन सकिनँ स्कुलमा नौदेखि काठमाडौँ ए काठमाडौँ आएर पानी थाल्नु नौ र दस त्यसपछि प्लस टू पनि यतै गर्नु र अनि यतै यतैको उसमा पढाइहरू चल्दै गयो बझाङ कतिको गइन्छ बझाङ कहिले काहीँ गइन्छ वर्षमा एक दुईचोटि पर्छ त्यसो हुँदैन ठ्याक्क त्यो योजना बनाएर यति टाइमभित्रमा भनेर चाहिँ हुँदैन कहिले काहीँ संयोगले गइन्छ अब अहिले चाहिँ <laughs> त्यसरी गइँदैन संयोगले गइन्छ अब कविता सङ्ग्रह चाहिँ निकाल्नु भएको छैन छैन कविता सङ्ग्रह निकाल्ने बेला भइसकेको पनि छैन मसँग धेरै रचनाहरू पनि छैनन् र सबै लेखिएका रचनाहरूप्रति म सन्तुष्ट हुन सन्तुष्टिको आधार नबनुन्जेल कविताको सङ्ग्रह निकालेर ठेलीहरू जम्मा गरेर मात्र पनि हुँदैन गजल लेख्नुहुन्छ भने त अहिले बताइहाल्नु भयो गजल र कविता त्यो बाहेक अरू केही विधाहरू अरू त्यस्तो छैन मैले अलिअलि निबन्धमा प्रयत्न गर्न खोजेको थिएँ तर पछिल्लो समय अलिकति गजलले गजलको चाहिँ अलिकति आधिपत्य बढिरह्यो र कविताहरू पनि आए त्यही हिसाबले त्यही भएर अन्ततिर त्यति धेरै अगाडि बढेको छैन अब अर्को कविता सुनाउनुहोस् न हस् सपनाको खेती वरपर सपना घर घर सपना वर पर सपना घर घर सपना गर गर खेती छर छर सपना वर पर सपना घर घर सपना गर गर खेती छर छर सपना सपनामा पनि सपना देख्नु सपनामा पनि सपना देख्नु सपना पढ्नु सपना लेख्नु सपनाले पीडित मन सेक्नु सपनाहरूकै दुनियाँ टेक्नु सपनाले पीडित मन सेक्नु सपनाहरूकै दुनियाँ टेक्नु सपना खायौ सपना सपना सपनाहरूकै महल बनायौ सपना खायौ सपना लायौं सपनाहरूकै महल बनायौ यसकै निम्ति रगत बगायौ यसकै निम्ति रगत बगायौ सपना बाहेक अरू के पायौँ सपना बाहेक अरू के पायौँ धन्यवाद बडा मिठो कुन छन्द हो यो मातृ मात्रात्मक हो यसमा एउटा मिठो गरी मिठोसँग सुनाउनु भयो तपाईँले यो पनि हामी लगभग अब अझै बाह्र मिनट तेह्र मिनटको समय हाम्रो बाँकी छ यो कार्यक्रम सकिनलाई तर धेरैभन्दा धेरै चाहिँ तपाईँको सुन्नै मन छ सुन्नै रहर छ मलाई फ्याक्टै सोध्न मन लाग्यो अघिदेखि सोधेको छैन मैले केशवजी स्नातकोत्तर गर्नुको अलावा केही काम पनि गर्दै हुनुहुन्छ कि होइन यो पिसमा चाहिँ ठ्याक्क भन्नुपर्दाखेरि जसले सोद्धा पनि मैले भन्ने गरेको चाहिँ सडक छाप जिन्दगीको पुरा मजा लिएर बाँचिरहेको छु दाजु झन् मजाले कविता लेख्ने टाइम फुर्सद हुन्छ <laughs> त्यही भएर त मिठा मिठा कविता सुन्न पाइयो नि धेरै व्यस्त भयो भने त लेख्नै भ्याइँदैन होला फेरि तर थोरै लेख्छु दाजु म कुन कुन समयमा प्राय साँझतिर लेख्नुहुन्छ कि बिहान कि बेला आउँछ अब लयमा आएपछि गुनगुनाउँदा गुनगुनाउँदै शब्दहरूले कुन बेला साथ दिन्छन् महिनामा दुईवटा त फुर्छ त्यस्तो हुन्छ तर सबै कविता बन्दैनन् कहिले काहीँ च्यातेर फालिन्छ हजुर स्यातेर लेख्दै लेखिँदैन कहिलेकाहीँ मनमा बस्छन् एक दुई वर्ष पनि लाग्छ तपाईँलाई मैले भर्खरै सुनाएको त्यो कहाँसम्म हो यो मुटुको सिमाना त्यसमा मुटु भन्ने शब्दमा छन्दभङ्ग छ डेढ वर्ष जति समय लाग्यो त्यो मनमै सामान्य कविता छ मनमा गुनगुन भएर हजुर हजुर त्यत्तिकै गाउँदा गाउँदै फरायो बिस्तारै त्यसपछि ल अब अब सुनाउनुहोस् त अर्को कुन छ कुहिरो र म शिवपुरीको डाँडामा हेर्दै गर्दाखेरि मन्डी खाटाहरू बस्छु म यहाँ कुहिरो हेर्दै गर्दाखेरि म कुहिरो बने भने के होला भन्ने सोच्दा सोच्दै कुन बेला कुहिरो बनियो थाहा भएन दाजु कुहिरो र म बने मिहिन कुहिरो चुमे अनन्त अम्बर कहाँ पुगे कहाँ पुगे डुले सबै चरा चरा कतै धुवा धुवा सरी कतै भुवा भुवा सरी कतै धुवा धुवा सरी कतै बुवा बुवा चरी उडे समस्त लोकमा छरेर दिव्य माधुरी उडे समस्त लोकमा छरेर दिव्य माधुरी चुमे असंख्य निर्झरी तलाउ बीच तैरी सफाद सफेद स्वच्छ रङ्गली मठाउ ठाउँमा पुगे चुमे असंख्य निर्झरी तलाउ बीच तैरिए सफेद स्वच्छ रङ्गली म ठाउँ ठाउँमा पुगे म फाँटमा पहाड र कुञ्ज कुञ्जमा गए म फाटेमा पहाडमा र कुञ्ज कुञ्जमा गए म विश्वका कुना कुना डुलेर आज फर्किए म मन्द मन्द चल्दथे अपार हर्षमा परी समस्त स्वर्गका परी विच्छट काति सुन्दरी सप्रेम अङ्ग अङ्गमा मलाई दल्दथे तिनी र मुक्त मुक्त संग नै टहल्दथे तिनी सुरम्य प्रेम गीत ती भएर लट्ठ गाउँथे डुलेर स्वप्न लोकमा स्वयं सितै हराउँथे तपक्क तप तप्किने जवानी साथ लिवरी तपक्क तप तप्किने जवानी साथ लिवरी फतक्क गल्दथे तिनी अपार हर्षमा परी यिनीहरूको प्रसङ्ग आएपछि टुङ्गिँदैन दाजु होइन मिठो भइरहेको छ साह्रै मिठो अचम्म भोगियो त्यहाँ अचम्म देख्न पाइयो अचम्मको तरङ्गमा त स्वर्ग मार्ग पाइयो म रोज रोज घुम्दथे मुनार मन्जरी चुमी म रोज रोज घुम्दथे मुनार मन्जरी चुमी परि लिएर साथमा म नाच्दथे घुमी घुमी तिलाल लाल ओठ मा पीयूष घड़ा थियो न नै न नै पीयूष घड़ा थियो अतृप्त प्यास लाउने रहोस नै उडाउने अतृप्त प्यास लाउने र नै उडाउने तिलाल लाल ओठ मा पीयूष घड़ा थियो ती लाल लाल ओठमा अमृतको घडा थियो तथा पिछाडियो सबै तथा पिछाडियो सबै र मोहपाट मुक्त भई डुलेर शैल का मुनार फुल पातमा लसक्क लस्किए कतै सरक्क सर्किए कतै लसक्क लस्किए कतै सरक्क सर्किए कतै खुसी भएर दौडिए यताउति जता त्यतै समुच्च उच्च भागका विशाल बाटिकाहरू चहर्दथे र चुम्दथे लतार लत्तिकाहरू सुरम्य वन्य दृश्यमा म घुम्दथे म फिर्दथे सुरम्य वन्य दृश्य माम घुम्दथे म फिर्दथे म कन्दरा कुना र कुञ्ज भित्र छिर्दथे परे न लेख्न काव्य कोही थिए म काव्य आफूमै थियो म भित्र पूर्णता थिए म काव्य आफूमै बनेर मित सीत को लिएर जित फर्किए बनेर मित शीत को लिएर जित फर्किए परेन लेख्न गीत नै जिएर गीत फर्किए परेन लेख्न गीत नै जिएर गीत फर्किए परेन लेख्न गीत नै जिएर गीत फर्किए कुहिरो र काग कुहिरो र कुहिरो र म कति मिठो पञ्चचामर छन्दमा मैले अलिअलि सुनेको छु आज तपाईँको मुखबाट तपाईँ त अब अहिले नै म जन्मजात ब्राह्मण पुराणबाट आएको पनि भन्नुभयो यो पञ्चचामर सम्बन्धी एउटा धार्मिक किम्बदन्ती छ नि कसरी बन्यो यो छन्द भनेर त्यसको मलाई ज्ञान छैन मैले अपुष्ट मलाई पुष्ट त थाहा छैन तर रावणले महादेवलाई खुसी पार्नको लागि रिजाउनको लागि तपस्या गर्न बसेपछि पञ्चचामर छन्दमा चाहिँ ताण्डव नृत्य गर्दै यो यस्तो श्लोकमा चाहिँ तपस्या गरेपछि महादेव प्रसन्न भएर अगाडि आएको थिए अरे भने र यही पशुपतिमा बेलुकी बेलुकी जुन आरती हुन्छ ए पञ्चचामर <laughs> छन्दमै गाइरहेको हुन्छन् त्यहाँ भजन कतिले सुन्नु पनि भएको छ होला पञ्चचामर छन्द धेरैले लेख्नुहुन्छ तर एकदम कम गलाहरूलाई मात्रै सुट गर्छ असाध्यै मिठो गरी सम्भवतः तपाईँलाई बढी सुट गरेको भएर पनि म यति मन्त्रमुग्ध भएर ध्यान दिएर <laughs> टोलाएर हेरिरहेको थिएँ होला धेरैलाई राम्रो पनि लागिरहेको होला मिठो लाग्यो अब हामीसँग लगभग पाँच छ मिनटको समय अझै छ तपाईँले अझै दुईवटासम्म कविता सुनाउनु भ्याउनुहुन्छ जस्तो लाग्छ मलाई एउटा कविता कुन सुनाउनुहुन्छ पहिला त्यसपछि अनि अन्तिममा एउटा कविता सुन्छौँ र अनि हामी छुट्टिन्छौँ एकल कविता वाचनमा आज मसँग बझाङका कवि केशवराज जोशी हुनुहुन्छ जसले लयबद्ध कविताहरू हामीलाई सुरुवातदेखि अहिलेसम्म सुनाइरहनु भएको छ निकै मिठो कविताभन्दा अझ मिठो उहाँको स्वर जसले चाहिँ मन्त्रमुग्ध बनाएर अड्याएर राखिरहेको छ हामीलाई साह्रै मिठो गरी सुरुवातको कवितादेखि नै पट्याउनु भएको पट्याएको पट्याइ गर्नुभयो <laughs> दाजु तपाईँ पञ्चसामर बढी रुचा मलाई साह्रै लोभ लाग्छ अब अरूलाई चाहिँ के लाग्छ सुन्ने श्रोतालाई तर मलाई साह्रै लोभ लाग्छ पञ्चसामर बढी रुचाएको देखेँ तपाईँको भावभङ्गी देख्दा पनि शब्दगान पञ्चचामरमै म खेले रोज्छु शब्दको म भेले रोज्छु शब्दको थुनिन्छु पित्र नै म जेले रोज्छु शब्दको बहेर शब्द शब्दमा म शब्दसम्म पुग्दछु बहेर शब्द शब्दमा म अर्थसम्म पुग्दछु म हाँस्छु शब्दसँग नै म शब्दसँग दुख्दछु म शब्द मात्र सुन्दछु म शब्द मात्र देख्दछु म शब्द मार्ग टेक्दछु त सर्द शब्द लेख्दछु म शब्द मात्र सुन्दछु म शब्द मात्र देख्दछु म शब्द मार्ग टेक्दछु त सर्थ शब्द लेख्दछु म शब्दसँग सब म शब्दसँग नाच्दछु म शब्दसँग गाउँछु म शब्दसँग नाच्दछु म शब्दसँग गाउँछु उमङ्गमा तरङ्गमा म शब्दमै हराउँछु उमङ्गमा तरङ्गमा म शब्दमै हराउँछु न देव साथ के भयो कहाँ सहाय माग्दछु मसँग शब्द छन् यहाँ म शब्दसँग बाँच्दछु न देव साथ के भयो कहाँ सहाय माग्दछु मसँग शब्द छन् यहाँ म शब्द शब्दसँग बाँच्दछु सिवाय शब्दको छको सुनिदिने बुझिलिने सिवाय शब्दको छको सुनिदिने बुझिलिने छ जो म भित्र चाहना र यो पवित्र भावना म शब्दलाई शब्द लिएर शब्दमा सजाउँछु म शब्द गुनगुनाउँछु म शब्द गुनगुनाउँछु म शब्दसँग शब्दको मिलाप खोज्दछु सधैँ म शब्दसँग शब्दको मिलाप खोज्दछु सधैँ म ब्रह्मसँग ब्रह्मको मिलाप खोज्दछु सधैँ म शब्दसँग को मिलाप खोज्दछु सधैँ म ब्रह्मसँग ब्रह्मको मिलाप खोज्दछु सधैँ नहेर रोषले प्रिया म शब्दसँग गाँसिदा म शब्दसँग टाँसिदा म शब्दकै बनिदिँदा यी शब्द छन् र छु यहाँ बिना म को कहाँ यी शब्द छन् र छु यहाँ बिनामा शब्दको कह झनै सुहाउँछौ प्रिया तिमी पनि त शब्दमा झनै सुहाउँछौ प्रिया तिमी पनि त शब्दमा म पोख्छु भाव शब्दमा विचार छर्छु शब्दमा म विश्वका कुना कुना बिहार गर्छु शब्दमा म शब्दभित्र विश्वको नयाँ स्वरूप खोज्दछु म शब्दभित्र विश्वको नयाँ स्वरूप खोज्दछु समृद्ध शान्त चम्किलो नयाँ स्वरूप खोज्दछु उमङ्ग खोज्छ जिन्दगी सुवास खोज्छ जिन्दगी छ शब्दभित्र मात्र जुन मिठास खोज्छ जिन्दगी उमङ्ग खोज्छ जिन्दगी सुवास खोज्छ जिन्दगी छ शब्दभित्र मात्र जुन मिठास खोज्छ जिन्दगी तसर्थ मध्यरातमा पनि निशङ्क आउनु तसर्थ मध्यरातमा पनि निशङ्क आउनु म गर्छु शब्द प्रार्थना भनी निशङ्क आउनु मगर छु शब्द प्रार्थना भनी निशङ्क आउनु भन्छ चाम्बर मिठो भयो साह्रै मिठो शब्दै शब्दमाथिको कति राम्रो <laughs> गरी सुनाउनु भयो कवि केशवराज जोशीजी तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसरी सम्पर्क गर्न खोज्नुभयो भने सकिन्छ कसरी गरे पनि त्यो बाहेक कुनै उपायहरू छन् हामी त फेसबुकमा पनि जोडिएका छौँ तपाईँहरू म त पाँच मिनट अगाडि चिनिएको अब चिनियौँ नि त हामी केही कुराहरू कस्तो हुन्छ भने धेरै चिनिँदा पनि मन जोडिएको हुँदैन कतिपय छोटो बसाएमै हृदय साँटा साँट भइसक्छ मेरो चाहिँ आजको पैँतालिस मिनटमा हामी सबैको त्यस्तै भयो होला <laughs> त्यसो भएको छ भने म धन्य भएँ तपाईँलाई फेसबुकमा त भेटिन्छ नि अवश्य केशवराज जोशी भनेर नेपालीमा लेख्नु पऱ्यो कि अङ्ग्रेजी अङ्ग्रेजीमा लेख्नु पऱ्यो केइएसएचएबी भी हुन्छ धेरै जस्तो बी अनि आरएजे स्पेस नदिएर आरएजे जोशी चाहिँ हुन्छ अब हामी छुट्टिन्छौँ तर त्योभन्दा अगाडि एउटा छोटो कविताहरूको तपाईँको कुनै सुनेर मात्रै विदा माग्छौँ एउटा हामी अब अन्त्यमा छौँ यति बेला हाम्रो समय अब लगभग सकिँदो क्रममा छ र एउटा कवितासँगै कवि केशवराज जोशीसँगै प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे पनि यो कविता सुनेर सँगसँगै छुट्टिन्छौँ तपाईँलाई शुभरात्रि भन्दै म सुनाउँछु केशवराज जोशीको यो कविता जहाँ प्रेम बुँदती तप्त पाउन् जहाँ प्रेमका बुँदती तप्त पाउन् सफा भावना माथमा सलबलाउन त्यही कल्पना देशमा आज जाऊ त्यही कल्पना देशमा आज जाऊ रसिलाहरूको दुनियाँ बसाऊ हवा प्रेमले धुन मिठा फिजाओस् हवा प्रेमले धुन मिठा फिजाओस् अझै थप्न माधुर्यति पिरङ्गाउन् हवा प्रेमले धुन मिठा फिजाओस् अझै थप्न माधुर्यति भृङ्ग आउन् तिछरना र खोलाहरू गुनगुनाउन् तिछरना र खोलाहरू गुनगुनाउन् यिनै रुखका पात ताली बजाउन् यिनै रुखका पात ताली बजाउन् जहाँ सिर्जना भित्र आत्मा समाओस् जहाँ काव्यमा जिन्दगी जगमगाओस् त्यही स्वर्गमा आज जाउँ न जाउँ त्यही स्वर्गमा आज जाउँ न जाउँ रसिलाहरूको दुनिया बसाऊ रसिलाहरूको दुनिया बसाऊ जहाँ दुष्टताको निशाना हुँदैन त्यहाँ ऐन केलाई पो चाहियो र जहाँ छैन अङ्कुश स्वतन्त्रतामा न विश्वास नै हुन्छ छाडापनामा सबै सत्य देख्छन् सबै सत्य टेक्छन् सबै सत्य देख्छन् सबै सत्य टेक्छन् परिधि कतैबाट नि नागिँदैन परिधि कसैबाट नि नागिँदैन त्यही दिव्य संसार लौ आजमाऊ रसिलाहरूको दुनिया बसाऊ जहाँ चुनले छुनको लोभ गर्छ भई लट्ठ सौन्दर्य देखि धराको जहाँ जुनले छुनको लोभ गर्छ भई लट्ठ सौन्दर्यलाई धराको जहाँ कोयली कण्ठ पियुष छर्छ जहाँ कोयली कण्ठ पियुष छर्छ यिनै कानले त्यो मधुपान गर्छन् खुला कृति प्रकृतिको पाठशाला खुला कृति प्रकृतिको पाठशाला आहा ज्ञान छुल्छन् लता मञ्जरीमा त्यही दिव्य संसारमा मन लगाऊ त्यही दिव्य संसारमा मन लगाऊ रसिलाहरूको दुनिया बसाऊ रसिलाहरूको दुनिया बसाऊ धन्यवाद भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन